एउटा सिङ्गो जुनले पनि छाया हुन्छ धेरै एउटा सिङ्गो जुनले पनि छाया हुन्छ धेरै कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै अधेरीमा छाडी जाने छाया झनै याद आउँछ बहकिने मन न हो माया हुन्छ धेरै बहकिने मन न हो माया हुन्छ धेरै एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत हरेक सोमबार राति सभा नौ बजेपछि देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ कहिले दुःख अनि कहिले शोक भयो जिन्दगीमा कहिले दुःख अनि कहिले शोक भयो जिन्दगीमा खुसी भन्दा बाहेक सब थोक भयो जिन्दगीमा कहिले दुःख अनि कहिले शोक भयो जिन्दगीमा खुसी भन्दा बाहेक सब थोक भयो जिन्दगीमा बोल्छु भन्छु र पिउँछु सक्दिनँ कसै गरी बोल्छु भन्छु र पिउँछु सक्दिनँ कसै गरी कहिले दुःख अनि कहिले शोक भयो जिन्दगीमा खुसी भन्दा बाहेक सब थोक भयो जिन्दगीमा बोल्छु भन्छु र पिउँछु सक्दिनँ कसै गरी खै कस्तो अनौठो रोग भयो जिन्दगीमा कहिले दुःख अनि कहिले शोक भयो जिन्दगीमा खुसी भन्दा बाहेक सब थोक भयो जिन्दगीमा खुसी भन्दा बाहेक सब थोक भयो जिन्दगीमा नबिर्से तिमीलाई नपाए तिमीलाई हो नबिर्से तिमीलाई नपाए तिमीलाई नबिर्से तिमीलाई नपाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई नबिर्से तिमीलाई नपाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई साँच्चै बिना अर्थ नै सजाए जस्तो लाग्दैछ अचेल सजाउनु पनि यसरी सजाएछु कि तिमी त लेप बनेर टाँसिएछौ मेरो मनको भित्तामा अनि म चाहिँ त्यही लेप सुमसुम्याउँदै बसिरहेको रहेछु अहिलेसम्म समय बेसरी बुर्कुसी मारेर दुगुर्दै दुगुर्दै टाढा पुगिसकेछ तर म भने अझै पनि मनभित्र तिम्रो मायाको आकृति स्थापना गर्दै प्रेमपूर्वक पूजा गरिरहेको रहेछु तिमी मेघ बनेर गर्जियो अनि वर्षा भनेर दर्कियो तर जाँदा जाँदै मलाई सम्पूर्ण रूपमा नित्रुक्क रुझाएर गयो म निचुरिएर सुक्न पनि सकिनँ सधैँ भिजिरहे मात्रै तिम्रा यादहरूले हो म मान्छु पछि आज पनि उसै गरी तिमीलाई मैले सम्झिरहनुको खासै अर्थ छैन तुक छैन निरर्थक छ यो फेरि पनि मेरो यो मन भने त्यही बेअर्थभित्रको जिन्दगीलाई नै सार्थक ठानिरहेछ कहिलेकाहीँ एकान्तमा एकैछिन रुनको लागि भए पनि तिम्रो याद साँचेर राख्नुपर्छ जस्तो लाग्छ मलाई आखिर जिन्दगी भन्नु नै बहाना त हो कहिले हाँस्ने बहाना अनि कहिले रुने बहाना जुन चिज आफूसँग छैन त्यही नै किन महत्त्वपूर्ण लाग्छ होला हामीलाई आफूले नपाएपछि त त्यो बिर्सिए पनि त हुन्थ्यो होला नि तर किन त्यसो गर्न सक्दैनौँ होला हामी हाम्रो मनमा के चाहिँ त्यस्तो तत्त्व मिलेको हुन्छ होला जसले गर्दा मनमा एकपटक बसिसकेको मान्छेलाई जति भोलौँ भन्दा पनि सक्दै सकिन्न जिन्दगी हाँसो भइदिएको भए कोलाहल निम्त्याउने गरी हल्ला गर्दै गुन्जिन्थ्यो होला आँसु भइदिएको भए शान्तपूर्वक थपक्क भुइँमा चुहिन्थ्यो होला तर खै जिन्दगी के भयो के बुझ्नै सकेको छैन यात्रामा जम्खा भेट हुनेहरूको प्रयोगशाला पो भइदियो कि भन्ने त्रास लाग्छ कहिलेकाहीँ आखिर जिन्दगी भन्नु नै के रहेछ र रमिता त रहेछ नि हेर्नेहरूको लागि तमासा त रहेछ नि ताली पिट्नेहरूको लागि एउटाको मर्म अर्कोले हुबहु अनुभव गर्न सक्ने त्यस्तो कुनै प्रविधिको विकास भइदिने भए सायद मान्छेहरूलाई चोर थप्न उद्धत हुने थिएन होला खै तिमी के सोच्यौ तर मलाई भने यस्तै लाग्छ एकैछिन हाँसे धेरै रुनु पर्यो आँसु पुज्दै तिमीबाट टाढा हुनु पर्यो एकैछिन हाँसेँ धेरै रुनु पर्यो हाँसो पुज्दै तिमीबाट टाढा हुनु पर्यो हिँड्दा हिँड्दै छुट्टिएको हिजै जस्तो लाग्छ वर्षौँपछि आज फेरि तस्बिर छुनु पर्यो एकैछिन हाँसेँ धेरै रुनु पर्यो आँसु पुज्दै तिमीबाट टाढा हुनु पर्यो रमाए एकैछिन रमाए एकैछिन रमाए एकैछिन पछि आँसु झार्यो रमाए एकैछिन पछि आँसु झार्यो अनि आँसु पुछ्दै पठाए तिमीलाई अनि आँसु पुछ्दै पठाए तिमीलाई नबिर्से तिमीलाई नपाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई हो मलाई राम्ररी थाहा छ बिना अर्थ सजाइरहेको छु तिमीलाई दिलमा फेरि पनि यसो नगरिरहन मनै मान्दैन मेरो अब त बानी नै परिसक्यो यो मन भन्ने चिज पनि बडो बेमतलबी हुँदो रहेछ थाहा छ अब कसै गरी पनि तिमी मेरी हुन सक्दिनौ भन्ने तर यी सब बुझ्दा बुझ्दै पनि म किन फेसबुक एकाउन्टको पासवर्डमा तिम्रै नाम टाइप गरिरहेछु अझै किन होला यत्रो लगाव बालुवामा पानी खन्याए झै म किन एकहोर आसक्त भइरहेको छु तिमीप्रति अह म आफैलाई थाहा छैन सायद यो मनको व्यापार भएर होला कारोबारमा म स्वयं अनभिज्ञ भएको जे नगरौँ भन्यौ त्यही गर्न ढिपी गरिरहन्छ मन तिमीलाई बोलौँ भन्छु तिमीलाई नसम्झौँ भन्छु फेरि पनि फेसबुकमा तिम्रा तस्बिरहरू नहेरी धित मर्दैन अझै तिम्रा स्ट्याटस अपडेटहरूमा आँखा नडुलाई चित्त बुझ्दैन तिमी हाँसेको फोटो देख्दा रमाइलो लाग्छ तिमी मोटाएकी फोटो देख्दा खुसी लाग्छ सन्तुष्ट रहेछौ भनेर तर जब तिमी आफ्नो मान्छेको छेउमा बसेको फोटो हेर्छु अनि एक्कासी मन कुँडिएर आउँछ भित्रैबाट भित्रैदेखि भत् भत्ती पोले जस्तै हुन्छ अनि तत्कालै साइन आउट गरेर सुन्न थाल्छु एउटा पुरानो हिन्दी गजल कोही हमदम ना रहा कोही सहारा ना रहा हम किसी के ना रहे कोही हमारा ना रहा गजर बजिरहन्छ छेउमा म एकहोर टोलाउँछु सायद खुबै बहकिएको हुन्छु क्यारे त्यति बेला अनि आँखाका डिलबाट एकनाथ छचल्किरहेको आँसु हत्केलाले पुज्दै सोचिरहन्छु मान्छेको आँखा किन जति बेला पनि रोइदिन सक्छ होला भनेर एउटा जोक पटक पटक सुन्दा आँसु नउठ्ने मान्छेलाई एउटै पीडा भने जति पटक सम्झिए पनि किन सजिलै आँसु आइदिन्छ होला हो यस्तै यस्तै सोच्छु म तर उत्तरहरूको अभावमा प्रश्नहरू स्वतः व्यवहारिसे भइदिन्छन् अनि केवल रोइरहन्छु मात्रै प्रश्नहरू अन्तै लुकाएर बेमानी छ यो मन पनि झुक्किएर दुखिहाल्छ रुने अझै कति हो र एक दिन आँसु सुकिहाल्छ बेमानी छ यो मन पनि झुकिएर दुखिहाल्छ रुने अझै कति हो र एक दिन आँसु सुकिहाल्छ सम्झिकी छेउ तिमीले भन्ने बाडुल्कीले बताइदियोस् जिन्दगी यो बाँच्नु नहो त्यति भए पुगिहाल्छ बेमानी छ यो मन पनि झुक्किएर दुखिहाल्छ रुने अझै कति हो र एक दिन हाँसो सुकिहाल्छ से मेरो से मेरो अनायासै मेरो दुख्यौ जिन्दगीमा अनायासै मेरो दुख्यौ जिन्दगीमा परेली भिजाई बगाए तिमीलाई परेली भिजाई बगाए तिमीलाई न बिर्से तिमीलाई न पाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई तिमीलाई यसो सोच्छु तिमीलाई गुमाए जस्तो नि लाग्छ याद आफूसँगै हुँदा पाएँ जस्तो नि लाग्छ व्यर्थै दिलमा सजाई गल्ती गरेछु किन यति आफैलाई रुवाएँ जस्तो नि लाग्छ सिआइएनमा सोमबार बिबिसी फसि आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ हिजोभन्दा आज राम्रो आजभन्दा भोलि बहकिने मन हो यो मन बहकाउँछ खुसी थोरै आँसु धेरै पिर छ आज पनि पारी उषा वारी महावीर छ आज पनि प्रेममा आइपर्ने उतार चढावहरूको कारण खोतल्ने एउटै रेडियो कार्यक्रम बहकिने मन आँसुहरूसँग अभ्यस्त भइसक्नु भएको तपाईँ अझै रुन नजान्नु भएको तपाईँ अनि आँसु र हाँसोको तराजुमा जीवन जोखिरहनु भएको तपाईँ सबै सबैलाई नमस्कार म महावीर विश्वकर्मा आकाशमा टह टह लागिरहेको जुन लिएर आज फेरि तपाईँलाई बहकाउन आइपुगे सारथी उषा केसीसँगै लौ आउनुहोस् एकैछिन मन भाँचेको कुरा गरौँ त्यति हुँदाहुँदै पनि बाँचेको कुरा गरौँ देशभरिका छैसठीवटा रेडियोहरूबाट एकैसाथ प्रसारण भइरहेको रेडियो कार्यक्रम बहकिने मनको साथमा अब आज पनि उपस्थित भइसकेका छौँ सामुदायिक सूचना नेटवर्क सिआइएन काठमाडौँको स्टुडियोबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम तपाईँ विभिन्न अनलाइनहरू मार्फत पनि सुनिरहनु भएको छ हङकङमा एसके नेपाल अनलाइन रेडियोबाट पनि तपाईँ सुनिरहनु भएको छ आज फेरि उसै गरी तपाईँलाई बहकाउन आइपुगेका छौँ एउटा प्रश्न रहने गर्छ अनि तपाईँको जवाफ त्यसमा रहनुपर्छ अनि तपाईँले नियममा भएको मुक्तक लिएर आउनुहुन्छ त्यो मलाई विश्वास छ र त्यो मुक्तको जवाफ फर्काउने प्रयासमा म रहन्छु सधैँ सधैँ झैँ प्रेममा आइपर्ने विभिन्न उतार चढावहरूकै बारेमा केन्द्रित हुने क्रममा आज पनि त्यस्तै एउटा प्रश्नको साथमा पनि आएका छौँ तपाईँ शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गरेर आउन सक्नुहुन्छ र तपाईँले उषाजीलाई तपाईँको आफ्नो मोबाइल नम्बर या टेलिफोन नम्बर चाहिँ टिपाइदिनु होला आज आउनुहुने मध्येबाट उत्कृष्ट हुने साथीलाई अर्को श्रृङ्खलामा सुरुवातमा नै हामी लिएर आउने प्रयत्नमा हुन्छौँ मैले यसो भनिरहँदा गएको श्रृङ्खलामा उत्कृष्ट रहनु हुने चाहिँ को थियो भन्ने तपाईँलाई लाग्ला दार्चुलाबाट आउनुभएको थियो एमबी मिलन र उहाँले भन्नुभएको मुक्तक थियो जाने मान्छे गइसक्यो व्यर्थै रुनुहुन्छ फेरि पनि त्यही तस्बिर किन छुनुहुन्छ ऊ भन्दा नि अझै राम्रो मान्छे भेटिनेछ त्यसैले त तपाईँ भाग्यमानी हुनुहुन्छ यो प्रश्न यो मुक्तक उहाँले राख्नु भएको थियो र अब उहाँलाई फोन सम्पर्कमा लिएर आउने प्रयासमा हामी भइरहेका छौँ आउनु भएको छैन शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गरेर तपाईँ चाहिँ आउन सक्नुहुन्छ र आज हामीले तपाईँलाई सोध्ने प्रश्न चाहिँ यो छ कि हामी धेरैले के भन्छौँ भने म हुनसक्छ सबै प्रेमहरू भुल्न सकिँदैनन् तर पनि अधिकांशले भन्ने चाहिँ यो पहिलो प्रेम जुन हुन्छ त्यो चाहिँ भुल्नै सकिन्न के हुन्छ पहिलो प्रेममा त्यस्तो यही भन्नुहुन्छ त्यसैले पनि आज म तपाईँसँग सोध्दैछु हामीलाई पहिलो प्रेम बोल्न किन गाह्रो हुन्छ तपाईँ भन्नुहोला सबै प्रेम उत्तिकै हो भनेर र पनि अरूको तुलनामा अझ बेसी चाहिँ पहिलो प्रेममा त्यो लगाव किन हुन्छ हामीलाई पहिलो प्रेम बोल्नको लागि किन गाह्रो हुन्छ यो प्रश्नको साथमा आज हामी आएका छौँ केही आफ्ना कुरा पनि सुनाउनु छ केही तपाईँका कुरा पनि सुन्नु छ अनि मैले अघिल्लो श्रृङ्खलाबाट नै भन्न मागेँ एउटा कुरा रेडियो लोकतन्त्र धादिङमा पनि कार्यक्रम बज्न थालेको छ यसै गरी बैतडीको रेडियो सनसेरमा पनि कार्यक्रम बज्न थालेको छ त्यसैले पनि खुसी लागेको छ हामीलाई र अरू रेडियोहरूमा पनि कार्यक्रममा बज्न थालेको भए तपाईँले सिआइएनमा फोन गरेर या W W W dot Facebook dot com slash बहकिने मनको ठेगानामा फेसबुक पेजमा नै तपाईँले पठाउन पनि सक्नुहुन्छ त्यो जानकारी म कलेज पढ्दा ताकाको कुरा हो हाम्रै ग्रुपको दुईजना साथी एकअर्कासँग प्रेम गर्थे केही समयपछि त्यो केटा साथीको अर्को केटीसँग पनि प्रेम सम्बन्ध छ भन्ने उसकी प्रेमिकाले थाहा पाई अनि उसले केटासँग यथार्थ बुझ्न खोजी जब त्यो केटा साथीले प्रष्टै भनिदियो म विदेश गएर आएपछि मात्रै बिहे गर्ने हो जसले मलाई कुरेर बस्छ म उसैसँग बिहे गर्छु भनेर त्यस्तो जवाब सुनेपछि केटीले आफूहरूको सम्बन्ध अन्त्य भएको घोषणा गरी केही दिन त मसँग त्यो केटी साथीले पूर्व प्रेमीको खुबै आलोचना पनि गरे म कुनै समय त्यस्तो केटाकी प्रेमिका थिएँ भन्न पनि लाज लाग्छ समेत भने तर केही दिनपछि उसलाई भुल्न निकै गाह्रो भएको कुरा गर्न थालेँ मसँग अनि मैले सम्झाएँ उसले त्यस्तो भनिसकेको छ भने त्यस्तो भनिसकेपछि किन अझै याद गरेको त्योभन्दा पनि झनै राम्रो मान्छे पाइहाल्छौ नि तिमीले उसले केही निराश भए जसरी मलाई जवाफ फर्काइन् तिमी यस्तो कुरा बुझ्दैनौ पहिलो पनि भनेको पहिलो नै हो नि कहाँ त्यति सजिलै भुल्न सकिन्छ र भनेर त्यो साथीले भनिसकेपछि पनि मलाई धेरैले पहिलो प्रेम भुल्नै सकिन्न भने मैले उनीहरू सबैको कुरा सुनिरहेँ र पनि मनभित्र भने मसँग एउटा अडान थियो म सोच्थेँ कि प्रेम त पहिलो होस् कि दोस्रो उत्तिकै महत्त्व हुन्छ नि भुल्न सक्ने भए सबै भुल्न सकिन्छ नसकिने भए कुनै पनि सकिँदैन अरू प्रेम भुल्न सके पनि पहिलो चाहिँ भुल्नै नसकिने के हुन्छ र त्यसमा त्यस्तो हो यस्तै सोच्थेँ म कलेजका ती दिनहरूमा तर आज समयका श्रृङ्खलाहरूबाट केही प्रशिक्षित भइसकेको छु म बजैले अघिनामा ढिँडो उडाले जस्तै ओडालिसकेको छ समयले मलाई माम्री नै लाग्ने गरी अर्थात् परिपक्व जस्तै बनाएर त्यसैले पनि अचेल म सोचिरहेछु वास्तवमा त्यो कलेजको साथीले त्यति बेला सही नै भनिरहेको रहेछ मलाई गाह्रै हुँदो रहेछ क्यारे पहिलो प्रेम भुल्नको लागि हामीले यतिखेर एमबी मिलनलाई दार्चुलाबाट फोन सम्पर्कमा ल्याएका छौँ स्वागत छ तपाईँलाई बहकिने मनमा हेलो हेलो तपाईँको आवाज सुन्न निकै गाह्रो भयो एमबीजी हेलो तपाईँको आवाज निकै मधुरो आइरहेको छ हजुर हजुर अलि चर्को स्वरले बोलिदिनुहोस् न ल अलि मधुरो आइरहेछ तपाईँको आवाज सुन्नु भएको छैन हामी बिचमा उहाँलाई फोन ट्राई फोनमा ल्याउने प्रयास गर्नेछौँ अहिले भने शून्य एक पचपन्न पचास नौ सय बयासी यो नम्बरमा अरू साथीलाई हामी स्वागत गर्छौँ आइसक्नु भएको छ हेलो नमस्कार हजुर नमस्कार दाइ हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म एमबी मिलन नै सम्पर्कमा छु दाइ ए ए अर्को नम्बरबाट हुनुभयो त्यही त अघि नैदेखि ट्राई गरेँ बल्ल कुरा गर्न पाइयो अनि धेरै बेर कुद्नु पर्यो है बधाई छ तपाईँलाई हजुर धन्यवाद दादा कस्तो अनुभव भइरहेको छ एकदमै खुसी अनुभव भइरहेछ अब त्यस्तो स्तरीय तपाईँले भयो मेरो मुक्तक एकदमै एकदमै खुसी लिइरहेछ दादा त्यही त तिन चारजना साथीहरू सहभागी हुनुहुन्छ होइन त्यही मध्येबाट तपाईँ उत्कृष्ट रहनुभयो कार्यक्रममा फोन लाग्नु नै ठुलो कुरो पनि हुँदो रहेछ क्यारे सबै साथीहरूले यति धेरै माया गर्दाखेरि पनि माया गरेर होइन त्यसैले अनि के गर्नुहुन्छ मिलनजी तपाईँ दादा मेरो घर चाहिँ कैलाली जिल्ला सुग्राखाल गाविस वार्ड नम्बर सात सोल्टा हो है म अहिले कामको सिलसिलामा गरिबी निवारण कोष नेपाल अन्तर्गत एउटा दार्चुलाको एउटा गैर सरकारी संस्थामा सब इन्जिनियर पदमा कार्यरत छु दादा म ए त्यो कार्यक्रम अन्तर्गत होइन गरिबी निवारण अलिकति नजिक भएको थिएँ यहाँ म यहाँ केन्द्रको कार्यका निर्देशकसँग पनि यो परिचय पत्र वितरणहरूको कार्य पनि अगाडि बढिरहेको होला होइन ए हजुर हजुर अब दिवस सुरु पनि क्रममा छ यतातिर चाहिँ भइसकेको छैन त्यो गरिबी परिचय पत्र वितरण भएपछि चाहिँ के हुन्छ त्यो पाएपछि भन्ने धेरैलाई अन्यल होला राम्रोसँग बुझाइदिनु होला है त्यो कुरा चाहिँ हुन्छ दादा हुन्छ म फेरि टेक्निकलतिर भयो हुनाले अलिक धेरै चासो हुँदैन दादा ए ल हुन्छ टेक्निकल फिल्डमा नै राम्रो गर्नु होला हजुर हजुर अनि तपाईँलाई पनि म प्रश्न सोध्छु ल अलिक धेरै बेर कुनै त्यसैले पहिलो प्रेम भुल्न किन गाह्रो हुन्छ हामीलाई दादा पहिलो प्रेम भुल्न गाह्रो हुन्छ किन जस्तो प्रेममा आफ्नो मन चाहिँ बन्दकी राखिसकेका हुन्छन् प्रेमिका प्रेमी वा प्रेमीहरूले जब बन्दकी राखेको मन राखिसकेपछि जब प्रेम अनायासै टुट्न पुग्छ अनि बन्दकी राखेको मन फिर्ता नमागी अगाडि बढ्ने क्रममा उही प्रेमिका वा प्रेमीको याद आइरहन्छ सताइरहन्छ र पहिलो प्रेम भुल्न गाह्रो हुन्छ प्रेमको बारेमा यति मिठोसँग बोल्ने मान्छेले अब मुक्तक पनि निकै मिठो भन्नुहुन्छ प्रेमको बारेमा भन्नुहुन्छ भन्ने मलाई आशा लागेको छ सुरु गर्नुहोस् ल सुरु गरेँ तपाईँ अहिले प्रेममा हुनुहुन्छ पक्का तपाईँ अहिले प्रेममा हुनुहुन्छ पक्का मायालाई घरिघरि छुनुहुन्छ पक्का तपाईँ अहिले प्रेममा हुनुहुन्छ पक्का मायालाई घरिघरि छुनुहुन्छ पक्का नजिकको तीर्थ हेला नगर्नुहोस् नजिकको तीर्थ हेला नगर्नुहोस् तपाईँ अहिले प्रेममा हुनुहुन्छ पक्का मायालाई घरिघरि छुनुहुन्छ पक्का नजिकको तीर्थ हेला नगर्नुहोस् जब साथ छुट्छ रुनुहुन्छ पक्का तपाईँ अहिले प्रेममा हुनुहुन्छ पक्का निकै ठोकुवा गरेर भन्नुभयो अब जवाब मैले फर्काउनै पर्छ है म अचेल प्रेमदेखि दूर भएको छु म अचेल प्रेमदेखि दूर भएको छु टाढा हुनै पर्ने मजबुर भएको छु म अचेल प्रेमदेखि दूर भएको छु टाढा हुनै पर्ने मजबुर भएको छु कति रोएँ जिन्दगीमा आँसुहरूको डर छैन सम्हालिन खोज्छु तर चुर भएको छु म अचेल प्रेमदेखि दूर भएको छु टाढा हुनै पर्ने मजबुर भएको छु नमस्कार छुट्टिन्छौँ एनबी मिलन दार्चुलाबाट आउनुभएको थियो गत हप्ताको उत्कृष्ट डहन सफल हुने साथी शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ हामी पहिलो प्रेम भुल्नलाई किन गाह्रो हुन्छ हामीलाई यो प्रश्न आज तपाईँसँग राखिरहेको छु म कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार हेलो दाई नमस्कार नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट म सुन्दर सुदूरपश्चिमको बैतडीबाट म प्रकाश भट्टराई ए बैतडीबाट बैतडीमा त अर्को रेडियोबाट नै कार्यक्रम बज्न थाल्यो भन्ने जानकारी आएको थियो एकदम दाई सन्चै हुनुहुन्छ एकदम सन्चै छु बरु हजुरको सुनाउनुहोस् दाई एकदम आरामै छ हामीलाई पनि तिमीले सोध्यौ सन्चै छौ भने म सन्चो भइहालेँ बिरामीको त्यो बिछ्याउनबाट उठेर आइहालेँ भन्ने एउटा गीत छ क्या निकै राम्रो लाग्छ मलाई त्यही भएर अनि प्रकाशजी सन्चै भइरहँदाखेरि पनि कहिलेकाहीँ चाहिँ यो पहिलो प्रेम भुल्नै गाह्रो हुँदो रहेछ किन होला एकदम दाइ पहिलो कुरा त पहिले नै हुन्छ दाइ एकचोटि बाचा खाइसकेपछि त्यो बाचालाई पछि भुल्न एकदम गाह्रो हुन्छ कि दाइ त्यही भएर पहिलो भने first impression is last impression भन्छ नि है एकदम दाइ अब सुरु गर्नुहोस् तपाईँको पनि मुक्तक सुरु गर्छ है त दाइ हुन्छ सिउँदोभरि सिन्दुर सजाउने रहर कत्रो सिउँदोभरि सिन्दुर सजाउने रहर कत्रो तिमीसँग घरदम बसाउने रहर कत्रो साथी सङ्गीको विवाह हुँदाखेरि साथी सङ्गीको विवाह हुँदाखेरि आँगनीमा पञ्चे बाजा बजाउने रहर कत्रो सिउँदोभरि सिन्दुर सजाउने रहर कत्रो तिमीसँग घरदम बसाउने रहर कत्रो रहर जस्तै सिन्दुर त्यो सजाउनु होला रहर जस्तै सिन्दुर त्यो सजाउनु होला त्यति बेला थोरै भने लजाउनु होला रहर जस्तै सिन्दुर त्यो सजाउनु होला त्यति बेला थोरै भने लजाउनु होला अरू जे जे इच्छा छ सबै सबै पुरा होस् अरू जे जे इच्छा छ सबै सबै पुरा होस् बहकिनु होला अनि बहकाउनु होला रहर जस्तै सिन्दुर त्यो सजाउनु होला त्यति बेला थोरै भने लजाउनु होला नमस्कार है छुट्टिन्छौँ बैतडीबाट प्रकाशजी आउनुभएको थियो शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ पहिलो प्रेम बोल्न किन गाह्रो हुन्छ हामीलाई यही सोधिरहेको छु म मान्छे स्वार्थको परिधिमा स्वार्थी भएर बाँचिरहेछ कोही पनि स्वार्थभन्दा पर रहेर बाँचेको छैन र बाँच्न सक्दैन पनि हरेक क्रियाहरू प्रतिक्रियाहरू स्वार्थबाटै सुरु हुन्छन् र स्वार्थमा नै विलय हुन्छन् पनि कोही म निस्वार्थी छु भनेर दावी गर्छ भने म त मात्रै एउटा कारण पाउँछु त्यहाँ त्यो के भने आजसम्म उसले आफ्नो स्वार्थ नै थाहा पाउन सकेको छैन उसँग स्वार्थ हुँदैन भएको होइन उहिले उसले अहिलेसम्म आफूभित्रको स्वार्थलाई चिन्न नसकेको मात्रै हो म त भन्छु कि मान्छे आफ्नो स्वार्थपूर्तिका लागि प्रेम गर्छ उसले मलाई माया गरिदियोस् भन्ने स्वार्थ राख्छ र प्रेम गर्न थाल्छ सायद तपाईँ पनि मान्नुहुन्छ यो कुरा कि प्रेममा पनि केही आशा चाहिँ अवश्य नै हुन्छ केही पनि आशा नराखे कसैले पनि प्रेम भने गरेको हुँदैन होला त्यो तपाईँ पनि सायद मान्नुहुन्छ होला कोही हुनुहुन्छ फोन सम्पर्कमा हेलो हजुर दादा नमस्ते नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट म सुर्खेतदेखि कमल बहादुर कठायत ए कमल कठायतजी सुर्खेतबाट आउनु भएको छ पहिलो प्रेम भुल्न हामीलाई किन गाह्रो हुन्छ होला कमलजी भनिन्छ नि दादा जीवनको पहिलो प्रेम नै अविस्मरणीय हुन्छ अरे भन्छन् त्यही भएर नै उनीहरूले भुल्न सक्दैनन् होला अविस्मरणीय भएर नै त्यो स्मरणमा आइरहन्छन् है हजुर हजुर अब सुरु गर्नुहोस् तपाईँको मुक्तक ल सुरु गरेँ है त दादा हुन्छ म भिखारी तिमी परी त्यसैले त फरक छौ म भिखारी तिमी परी त्यसैले त फरक छौ म जाबो डाली तिमी चरी त्यसैले त फरक छौ मार्यौ नि पल पल तर म बाँचिरहेँ म भिखारी तिमी परी त्यसैले त फरक छौ म जाबो डाली तिमी चरी त्यसैले त फरक छौ मार्यौ नि पल पल तर म बाँचिरहेँ म सिकार तिमी सिकारी त्यसैले त फरक छौ म भिखारी तिमी परी त्यसैले त फरक छौ म जाबो डाली तिमी चरी त्यसैले त फरक छौ मागे जति सबै दिनुभयो र त जोगी हुनुभयो मागे जति सबै दिनुभयो र त जोगी हुनुभयो ओखति नै नभएको अचेल प्रेम रोगी हुनुभयो मागे जति सबै दिनुभयो र त तपाईँ जोगी हुनुभयो ओखति नै नभएको अचेल प्रेम रोगी हुनुभयो त्यति लुटाउँदा लुटाउँदै पनि फेरि उसको नजरमा त्यति लुटाउँदा लुटाउँदै पनि फेरि उसको नजरमा थाहा छैन खै कसरी तपाईँ यति ढोगी हुनुभयो माघे जति सबै दिनुभयो त्यसैले तपाईँ जोगी हुनुभयो ओ कति नै नभएको अचेल प्रेम रोगी हुनुभयो गइसक्नुभयो होला कमलजी शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गरेर अब तपाईँ आउन सक्नुहुन्छ पहिलो प्रेम भुल्न किन गाह्रो हुन्छ हामीलाई म अघि भनिरहेको थिएँ कि प्रेममा पनि केही आशा चाहिँ अवश्य नै हुन्छ भनेर एउटा म आफ्नै अनुभव बताउँछु तपाईँलाई दुई हप्ता भयो रेडियो कार्यक्रम बहकिने मन सकिने बित्तिकै एउटा अपरिचित मोबाइल नम्बरबाट कार्यक्रममा मैले व्यक्त गरेका तर्कहरूसँग असहमति जनाउँदै मेरो मोबाइलमा म्यासेज आउन थालेको गएको भन्दा अघिल्लो हप्ताको कार्यक्रम सकिने बित्तिकै उहाँले एसएमएस मार्फत किन तपाईँले जहिले पनि केटीले नै धोका दिन्छन् भन्ने जस्तो कुरा गर्नुहुन्छ भनेर सोध्नुभयो मलाई आफूले त्यस्तो गरे जस्तो नलागेकोले सुझावको लागि धन्यवाद मात्रै भनेर रिप्लाई गरिदिएँ गएको श्रृङ्खलामा मैले प्रेम पनि एक किसिमको लगानी नै हो केही प्रेम आफूले लगानी गर्ने अनि केही उसले गर्ने प्रतिफलमा सिर्जिएको सम्बन्धलाई प्रेम सम्बन्ध भनेर नामाकरण गर्दै अघि बढ्ने भनेको थिएँ कार्यक्रम सकिने बित्तिकै त्यही नम्बरबाट म्यासेज आयो ओहो महावीरजी प्रेम लगानी गर्ने पो हो भनेर अनि मैले तपाईँलाई कस्तो लाग्छ र भनेर रिप्लाई गरेँ उताबाट प्रति प्रश्न आयो के प्रेम पैसा हो र लगानी गरेर नाफा खोज्न अनि मैले फेरि अर्को रिप्लाई गरेँ लगानी शब्दले पैसासँग मात्रै सरोकार राख्छ होला र उताबाट जवाफ जस्तै अर्को प्रश्न आयो होइन तर लगानी भनेपछि केही फाइदा त हुन्छ नि के कसो त्यसपछि मैले जवाब दिन आवश्यक ठानिनँ किनकि उहाँको त्यो प्रश्नमा नै जवाब पनि थियो लगानी भनेपछि केही फाइदा त हुन्छ नि भन्नुभएको थियो उहाँले हो यही कारण नै मैले प्रेम गर्नुलाई पनि लगानीसँग तुलना गरेको हुँ किनकि प्रेममा पनि फाइदा हेरिन्छ म मान्छु कि त्यो फाइदाको मापन मौद्रिक रूपमा हुँदैन तर प्रेम गरिने पनि फाइदाकै लागि हो मानौ एले बीलाई भन्छ म तिमी बिना मर्छु यहीँबाट पनि प्रष्ट हुन्छ प्रेममा स्वार्थ हुन्छ भन्ने कुरा एले बीसँग किन प्रेम गर्छ भने बीको अभावमा आफू मर्छु जस्तो लागेको छ उसलाई अझ स्पष्ट रूपमा भन्ने हो भने यससँग आफू नमरिदिए हुन्थ्यो भन्ने स्वार्थ छ त्यसैले बीसँग प्रेम गर्छ त्यसैले मलाई के लाग्छ भने हरेक प्रेममा स्वार्थ हुन्छ तर नेपालीहरूको प्रेम सम्बन्ध स्थापित हुने औसत उमेरलाई हेर्ने हो भने उनीहरूले त्यति बेलासम्म आफूभित्रको स्वार्थलाई चिनिसकेका हुँदैनन् त्यसैले पनि निस्वार्थ प्रेम गरेको छु भने टोपल्छन् उनीहरूको परिभाषामा निस्वार्थ प्रेम हुन्छ त्यो आखिर यो संसारका हरेक चिजबिजहरू आफूलाई जस्तो लाग्छ त्यस्तै त परिभाषित गरिदिन्छौँ नि हामी कसैले कति राम्रो मूर्ति मात्रै भनेको पत्थरलाई कसैले देवतै ठानेर पूजा गरिरहन्छ त्यसैले पनि आफूलाई जस्तो लाग्यो त्यस्तै भइदिन्छ संसार तुलनात्मक रूपले पहिलो प्रेम चाहिँ अधिकांशलाई निस्वार्थ नै लाग्ने गर्छ सायद उनीहरूको आफ्नै अनुभवमा त्यो निस्वार्थ भएकैले पनि होला त्यसलाई भुल्न निकै सकस पनि पर्ने गर्छ कोही हुनुहुन्छ उहाँ चाहिँ के भन्नुहुन्छ है त हजुर नमस्कार नमस्ते को बोल्नुभयो कहाँबाट म उदयपुर सुजन इस्माइल दादा सुजनजी पहिलो प्रेम भुल्न किन गाह्रो हुन्छ हामीलाई पहिलो प्रेम त वास्तवमा दादा अलिकति चोट अर्थात् धोका कस्तो हुन्छ भन्ने कुरा अनुभव नै हुँदैन फर्स्ट अफ अल त त्यही भएर धोका के हो भन्ने कुरा थाहा नभएपछि उनीहरूले साँचो प्रेम नै गरेको हुन्छ तर लास्टमा धोका भएपछि पनि त्यही यादले सताइरहेको हुन्छ अर्थात् यति धेरै माया गरेको थियो अर्थात् आत्मादेखि नै माया गरेको थिएँ तर धोका भयो यस्तै कुराले अहिले अन्जान अन्जान हुन्छ होइन पहिलोचोटि त्यही भएर पनि होला ल अब तपाईँको मुक्तक सुरु गर्नुहोस् न ल सुजनजी हुन्छ सुरु गर्नु रेड्दा रेड्दै आधी छोड्यौ त्यस्तै जीवन बाँचेको छु रेड्दा रेड्दै आधी छोड्यौ त्यस्तै जीवन बाँचेको छु अतीत सम्झी आँसु आउँछ अनमोल सम्झी साँचेको छु हिजो मुटु रमाए थियो ढटकन सँगै हुँदाखेरि डट कन्बिनाको मुटुको कि आजसम्म बाँचेको छु रेड्दा रेड्दै आदि छोड्यो त्यस्तै जीवन बाँचेको छु जे जस्तो भए पनि बाँच्नुपर्छ जिन्दगी यो जे जस्तो भए पनि बाँच्नुपर्छ जिन्दगी यो अघि केही होला भन्दै साँच्नुपर्छ जिन्दगी यो जे जस्तो भए पनि बाँच्नुपर्छ जिन्दगी यो अघि केही होला भन्दै साँच्नुपर्छ जिन्दगी यो सबै कुरा आफूले सोचे जस्तो पनि हुन्न सबै कुरा आफूले सोचे जस्तो पनि हुन्न कहिलेकाहीँ पल पलमा बाँच्नुपर्छ जिन्दगी यो जे जस्तो भए पनि बाँच्नुपर्छ जिन्दगी यो जे जस्तो भए पनि बाँच्नुपर्छ जिन्दगी यो सुजन उदयपुरबाट आउनु भएको थियो शून्य एक पचपन्न पचास नौ सय बयासी यो नम्बर डायल गरेर अब तपाईँ आउनुहोला तपाईँको पालो पहिलो प्रेम भुल्न किन गाह्रो हुन्छ हामीलाई यही सोधिरहेको छु म जुनसुकै क्षेत्रमा पनि पहिलो हुनेलाई मात्रै हो सम्झिने दोस्रो या त्योभन्दा पछि हुनेहरूको हामीलाई यादै हुँदैन र याद गर्नु त्यति महत्त्वपूर्ण पनि होइन भन्ने ठान्छौँ हामी जस्तै सगरमाथा चढ्ने पहिलो नेपाली महिला भन्ने बित्तिकै सजिलैसँग हाम्रो मुखमा पासङ ल्याम्बु शेर्पाको शेर्पाको नाम आइहाल्छ त्यो एक्कासी नै तर दोस्रो चाहिँ को हो त भन्ने हामीलाई थाहै छैन त्यस्तै चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्ति को हो भनेर सोद्धा पनि हामी सजिलै भनिदिन्छौँ निल स्ट्रङ भनेर तर दोस्रो चाहिँ को हो नि भनेर सोध्यो भने हामीसँग जवाफ हुँदैन हो हामीले सिकेको र मनन गरिरहेको कुरा के हो भने पहिलो भन्दा पछाडिका अस्तित्वहरू त्यही त्यही महत्त्वका ठहरिँदैनन् हाम्रो मूल्याङ्कनमा सायद पहिलो प्रेम पनि यस्तै कारणहरूले गर्दा खेल झैँ बिजेर बसिरहेको हुनसक्छ मनमा पत्थरमा खोपिए झैँ खोपिएको हुनसक्छ हृदयमा जसका कारण त्यो मेटिँदैन कहिल्यै र निको हुँदैन पनि कहिल्यै बरु खेल झैँ बल्झिरहन्छ मात्रै त्यसो पनि त हुनसक्छ कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार चोखोमाया लट्याउने लात चाहिँदैन मलाई चोखोमाया लट्याउने लात चाहिँदैन मलाई सँगै जिउने झुट्टा तिम्रा बात चाहिँदैन मलाई विश्वासको बाटो तोडी अविश्वासको घात गरी विश्वासको बाटो बाटो बाचा तोडी अविश्वासको घात गरी एक्लै जिउन सिकिसके तिम्रा साथ चाहिँदैन मलाई सङ दुखो माया लत्याउने लाभ चाहिँदैन मलाई कस्तो रहेछ माया पनि नसा नसा मात लाग्ने कस्तो रहेछ माया पनि नसा नसा मात लाग्ने नखाएरै लागिसके मायाको मात चाहिँदैन मलाई दुखो माया लत्याउने लाभ चाहिँदैन मलाई सधैँ सबको सबै सधैँ सबै सधैँ सबै ब्राह्मण क्षेत्री उच्च जात खोज्ने तिमी सधैँ सबै ब्राह्मण क्षेत्री उच्च जात खोज्ने तिमी सबको रगत रातै हुन्छ जात चाहिँदैन मलाई चोखो माया लत्याउने लाभ चाहिँदैन मलाई सँगै जिउने झुटा तिम्रा बात चाहिँदैन मलाई हजुर दादा नमस्कार नमस्कार चोखो माया गर्छु भन्ने आश दिन्छु सत्य चोखो माया गर्छु भन्ने आश दिन्छु सत्य आश मात्रै होइन विश्वास दिन्छु सत्य चोखो माया गर्छु भन्ने आश दिन्छु सत्य आश मात्रै होइन तिमीलाई विश्वास दिन्छु सत्य थोरै माया दिनु तिमी धेरै फर्काइदिउँला जीवन के हो भन्ने पनि आभास दिन्छु सत्य माया गर्छु भन्ने आस चोखो माया गर्छु भन्ने आस दिन्छु सत्य आस मात्रै होइन तिमीलाई विश्वास दिन्छु सत्य नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म ललिता ललिताजी सुरुमा नै राख्नुभयो तपाईँले मुक्तक चाहिँ राख्नु भएन गजल राख्नुभयो मुक्तक मात्रै राखौँ कार्यक्रममा तपाईँलाई म प्रश्न सोध्छु अनि जवाफ मात्रै लिन्छु ल तपाईँले सुरुवातमै भन्नुभयो त्यसैले पहिलो प्रेम भुल्न किन गाह्रो हुन्छ हामीलाई हजुर पहिलो प्रेममा धोका खाइसकेपछि नि त्यसको झगलको चाहिँ अर्को अरू अरू चोटि अरू अरू पटक पनि अब कुनै साथीहरूसँग अब त्यस्तो प्रेमको प्रस्ताव आउँदाखेरि चाहिँ पहिलो पहिलोचोटिकै ढोका चाहिँ भुल्न नसक्ने हुनाले पहिलो प्रेम चाहिँ एकदम अविस्मरणीय हुन्छ भुल्न नसक्ने हुन्छ भन्छु हस् धन्यवाद सुरुवातमै राख्नुभयो त्यसैले पछि लिन है मैले धेरै साथीहरूसँग कुरा गर्नुपर्ने भएर शून्य एक पचाउन्न पचास नौ सय बयासी नम्बर डायल गरेर आउन सक्नुहुन्छ अब एकजनाको मात्रै हामी फोन लिन सक्छौँ हामी पहिलो प्रेम भुल्न किन सक्दैनौँ यही सोधिरहेको छु म तपाईँलाई मेरो एकजना साथीले भन्थ्यो वास्तवमा प्रेम भनेको त पहिलो प्रेम मात्रै हो त्यसपछिका प्रेम त औपचारिकता मात्रै हुन् बाँच्ने बहाना मात्रै हुन् त्यसपछिका प्रेम सायद उसले ठिकै भने जस्तो लाग्दैछ मलाई पनि हामीले आफ्नै वरिपरिको उदाहरण हेर्ने हो भने पनि पहिलो प्रेममा प्रस्ताव राख्न वा आएको प्रस्तावको जवाफ मा म पनि तिमीलाई माया गर्छु भन्दै फर्काउन जति समय लाग्छ यदि त्यो सम्बन्ध छुट्यो भने अरू प्रेममा त्यति समय बिल्कुल लाग्दैन तपाईँ पनि याद गर्नुहोस् यो कुरा सायद अनुभवी बनाउँछ क्यारे पहिलो प्रेमले अनि प्रेमप्रतिको बुझाइ पनि सामान्यकरण गरिदिन्छ होला नहुन्जेलसम्म प्रेम भनेको के के नै हो भन्ने लाग्छ भएपछि केही जस्तै लाग्दैन यसरी प्रेम सम्बन्ध भनेको के हो र कस्तो हुन्छ भनेर सिकाउने काम नै पहिलो प्रेमले गर्ने भएर पनि होला भुल्न नसकिएको पहिलो प्रेमले बाटो बनाउँछ जिन्दगीमा यस्तो पनि भन्न सक्छौँ हामी जुन बाटोमा त्यसपछि अरू पनि थुप्रै बटुवाहरू हिँड्न सक्छन् तर बाटो नै बनाउने मान्छे भने सधैँ महत्त्वपूर्ण भइ नै रहन्छ एउटा अर्को उदाहरण पनि भन्छु तपाईँलाई नेपाली वर्णमालाका सबै अक्षरहरू उत्तिकै महत्त्वपूर्ण छन् तर पनि हामीलाई कपुरी क भन्ने अक्षर अरूभन्दा धेरै महत्त्वको लाग्छ त्यो किनभने हामीले स्कुलमा सबैभन्दा पहिला लेख्न सिकेको अक्षर नै त्यही थियो त्यसैले पनि हाम्रो मनमा त्यसले अरू अक्षरभन्दा माथि स्थान बनाएको छ मैले यति भनिसकेपछि सम्भवतः तपाईँले पनि केही सोच्नुहुन्छ होला अब चाहिँ पहिलो प्रेम किन भुल्न सकिँदैन रहेछ भनेर त्यसैले म धेरै बोल्दिनँ कोही हुनुहुन्छ भने फोन सम्पर्कमा कुरा गर्छु हजुर नमस्कार नमस्कार नमस्कार कहाँबाट को बोल्नु हुँदैछ को बोल्नु हुँदैछ ए ओलीजी हामी पहिलो प्रेम किन भुल्न सक्दैनौँ पहिलो प्रेममा अलि बढी नै विश्वास हुन्छ होला विश्वास बढी हुन्छ होला पहिलो प्रेममा एउटा शब्द भन्नुभयो निकै सबै कुरा हटाउने गरी भन्नुभयो अन्तमा हुनुहुन्छ मुक्त सुरु गर्नुहोस् मैले पाएको त्यो पत्र च्याचिएको खाम थियो मैले पाएको त्यो पत्र च्याचिएको खाम थियो यसो हेर्दा पीडा बजाउने मिस्त्रीको नाम थियो मैले पाएको त्यो पत्र च्याचिएको खाम थियो यसो हेर्दा पीडा बजाउने मिस्त्रीको नाम थियो यता कता लाग्थ्यो मलाई विश्वास छ प्रेमभित्र यता कता लाग्थ्यो मलाई विश्वास छ प्रेमभित्र विश्वास भएर के भएर निष्ठुरकै बदनाम तपाईँले त त्यति राम्रो काम पाउनुभयो तपाईँले त त्यति राम्रो खाम पाउनुभयो खामभित्र पनि एउटा नाम पाउनुभयो तपाईँले त त्यति राम्रो खाम पाउनुभयो भित्र पनि एउटा नाम पाउनुभयो के के भयो त्यसपछि जिन्दगीले कोल्टे फेऱ्यो के के भयो त्यसपछि जिन्दगीले कोल्टे फेऱ्यो दुःख साथ भन्नुपर्छ बदनाम पाउनुभयो तपाईँले त साथी एउटा खाम पाउनुभयो छुट्टिन्छौँ नमस्कार है अब चाहिँ अन्तमा छौँ तपाईँका फोन कलहरू लिन भ्याउँदैनौँ त्यसैले पनि अघिल्लो श्रृङ्खलामा मैले वाचन गर्छु भनेको पत्र यतिखेर म अगाडि सार्दैछु ललित विषीले ललित विषी बसन्तले दैलेखबाट पठाउनु भएको पत्र हो जिन्दगीले चोट दिए रुन्छन् सबै सबै एक दिन भगवान्का प्यारा हुन्छन् सबै सबै न त आउँछ रोइ कराई न त आउँछ धनले तर पनि मनको बह सुन्छन् सबै सबै लेख्नु भएको छ महावीर दाजु तपाईँको प्रथम कार्यक्रम तेजको अघिल्लो दिनको कार्यक्रम सुने जुन कार्यक्रम तपाईँकोमा प्रश्न थियो त्यो दिन हामीलाई जीवनसाथीको आवश्यकता किन पर्छ भन्ने यस कार्यक्रममा जब तपाईँले तपाईँको आवाज सुनेर तपाईँको मुक्तको जवाब फर्काउने शैली देखेँ त्यसपछि कार्यक्रम मन पर्न थाल्यो तर विडम्बना के थियो भने त्यो प्रत्यक्ष कार्यक्रम थिएन त्यो प्रोग्राम मोबाइलमा रेकर्ड गरिएको थियो मेरो सुर्खेतमा पढ्ने आदरणीय मामाले मलाई त्यो कार्यक्रम सुन्ने अवसर प्रदान गर्नुभएको थियो त्यस पश्चात मैले तपाईँको कार्यक्रम रिपिट गरी गरी सुने मेरो मनमा तपाईँको कार्यक्रमप्रति अनेक जिज्ञासा मनमा छचल्किन थाले केही समयपछि दैलेखको एउटा सामुदायिक एफएमबाट पनि बहकिने मन प्रसारण हुने कुरा थाहा पाएँ तसर्थ रेडियो पञ्चकोशी एफएमलाई हार्दिक कृतज्ञता दिन चाहन्छु त्यसपछि मैले एउटा रेडियो किनेर कार्यक्रमको पर्खाइमा बसिरहेँ मैले प्रथम कार्यक्रम सुन्दा साँच्चै कता कता हराएको जस्तो वा भनौँ छुट्टै खुसीको आनन्द प्राप्त गरेँ त्यसपछिका तपाईँका हरेक कार्यक्रमहरू नबिराई अन्य सुर्खेतका एफएमबाट पनि सुन्न र रेकर्ड गर्न थालेको छु कतै एकान्तमा तपाईँको यो कार्यक्रमलाई सुन्दा आँखामा आँसु छचल्किएको थाहै पाउँदिनँ तपाईँको कार्यक्रमले साँच्चै बहकाउने गर्छ भन्नुभएको छ त्यस्तै साथीहरूले चिठीको चाहिँ मूल्याङ्कन हुँदैन बहकिने मनमा पनि भन्नुभएको छ गुनासो पनि लेख्नु भएको छ अरू धेरै कुरा लेख्नु भएको छ धन्यवाद तपाईँलाई चिठीको मूल्याङ्कन नहुने चाहिँ होइन है मैले अघिल्लो चोटि नै भनेको थिएँ मलाई तपाईँले आफ्नै हातले लेखेर पठाउनु भएका अक्षरका पत्रहरू पढ्दा निकै आनन्द लाग्छ र जिन्दगीका अन्तिम क्षणहरूमा पनि म यो पत्र पढिरहन पाऊँ सबै सुरक्षित ढङ्गले राख्छु मैले फरक यति हो कि बिचमा तपाईँका पत्रहरू नै आएनन् यो पछिल्लो समयमा चाहिँ पाँच छवटा मात्रै पत्रहरू आएका छन् अब क्रमैसँग त्यो पनि वाचन गर्दै जाउँला म मधु अरियालले बहराइनबाट लेख्नु भएको छ यसपालि असारमा छुट्टीमा घर आएको बेला मेरो माकी विवाह भयो र श्रीमतीबाट यो कार्यक्रमको बारेमा थाहा पाएँ त्यसपछिका सबै श्रृङ्खलाहरू नबिराई सुन्ने गर्छु र पैँतिसवटा श्रृङ्खला डाउनलोड गरेर राखेको छु जुन बेला अबसँग समय हुन्छ एकैछिन भए पनि सुनिहालौँ जस्तो लाग्छ फागुन अठाइस गतेको कार्यक्रम अफिसमा बसेर सुनिरहेको थिएँ म यतिसम्म भएकी छु कि अफिस टाइम सकिएर अफिस बन्द भएको पनि मैले थाहा पाइनँ म त भित्रै थुनिएछु पछि साथीलाई फोन गरेर बोलाएर बल्ल कोठामा गएँ भएर मधु अरियाल बहराइनबाट पठाउनु भएको तपाईँलाई आफैसँग भुलाइदिएछ कार्यक्रमले खै क्षमा याचना गर्नुपर्ने हो कि तर तपाईँले धेरै माया गर्नुहुन्छ निकै खुसी छु तपाईँले पत्र पठाउनको लागि कार्यक्रम बहकिने मन सामुदायिक सूचना network CIN post box number उन्नाइस तिन सय चौबिस काठमाडौँ नेपालको ठेगानामा पठाउन सक्नुहुन्छ यस्तै W W W dot Facebook dot com slash बहकिने मनको पेजमा पनि तपाईँले लाइक गर्न सक्नुहुन्छ र त्यहाँ गएर धेरै कुरा थाहा पाउन सक्नुहुन्छ यो साताको मुक्तकमा यो पटक सहभागिता जनाउनु हुने सबै सबैलाई धन्यवाद र बधाई माधव दुवाडी चितवन टाँडीका मित्रलाई मलाई जस्तै मायाको भोक नपरोस् म मरे पनि तिमीलाई शोक नपरोस् उहाँको मुक्त के मलाई जस्तै मायाको भोक नपरोस् म मरे पनि तिमीलाई शोक नपरोस् तिम्रो जन्ती आउँदा मेरो मलामिनी जालन मलाई जस्तै मायाको भोक नपरोस् म मरे पनि तिमीलाई शोक नपरोस् तिम्रो जन्ती आउँदा मेरो मलामिनी जालन दुवै भेट हुने एउटै चोक नपरोस् मलाई जस्तै मायाको भोक नपरोस् म मरे पनि तिमीलाई शोक नपरोस् बधाई छ माधव दुवाडी चितवन टाढीका मित्रलाई पनि अनि तपाईँ सबैलाई धन्यवाद जो कार्यक्रम सुनेर बस्नुभयो देश अनि विदेशमा अझ विशेष धन्यवाद तपाईँलाई जसले आज धेरै फोन ट्राई गरेर पनि लागेन अघिल्लो श्रृङ्खलामा मलाई गीता अञ्जली गीताञ्जली भन्दै हुनुहुन्थ्यो उहाँले फोन गर्नुभएको थियो मैले मोबाइलबाट पाँच सय पटक ट्राई गरेँ तर पनि मेरो फोन लागेन भनेर यति धेरै माया गर्नुहुन्छ सबैले सबै सबैप्रति आभार व्यक्त गर्न चाहन्छु यतिन्जेल कार्यक्रम सुनेर बस्नुहुने कसैलाई आज पहिलोपटक सुनाउनुहुने सबैप्रति कृतज्ञता प्रविधिबाट मलाई यतिन्जेल निकै महत्त्वपूर्ण सहयोग गर्नुभयो यो बन्द कोठामा बोलिरहेको मेरो आवाजलाई तपाईँको मोबाइल सेटमा र तपाईँको रेडियो सेटसम्म पुर्याउन सहयोग गर्नुभयो उषा केसीजीप्रति कृतज्ञता व्यक्त गर्छु ईश्वर भट्टजीप्रति पनि आभार व्यक्त गर्दै कार्यक्रम बहकिनी मनको आजको श्रृङ्खलामा सोधिएको प्रश्न हामी पहिलो प्रेम किन भुल्न सक्दैनौँ भन्ने प्रश्नको जवाफ राख्दै महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलासम्मको लागि ओझेल पर्छु एउटा यस्तो जीवन पाऊ जहाँ तिम्रो अभाव नहोस् एउटा यस्तो जीवन पाऊ जहाँ तिम्रो अभाव नहोस् बिर्सिनेलाई सम्झिरहने मेरो त्यस्तो स्वभाव नहोस् एउटा यस्तो जीवन पाऊ जहाँ तिम्रो अभाव नहोस् बिर्सिनेलाई सम्झिरहने मेरो त्यस्तो स्वभाव नहोस् बहकिन पाऊ सधैँ बहकाउन पाऊँ अब फेरि जिन्दगीमा आँसुहरूको प्रभाव नहोस् एउटा यस्तो जीवन पाऊ जहाँ तिम्रो अभाव नहोस् बिर्सिनेलाई सम्झिरहने मेरो त्यस्तो स्वभाव नहोस् हवस् जान्छु अर्को हप्ता आउँछु नि नमस्कार भयो आश्रितो भयो आश्रितो भयो आश्रितो भयो आश्रितो रयो मन निराश हो भयो आश्रितो रयो मन निराश हो अनि मै कराए तिमीलाई अनि मै कराए तिमीलाई न